नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै आएका छौं सकसको गएको साता हामीले दोस्रो श्रृङ्खला सुनायौं दोस्रो श्रृङ्खलामा आइपुग्दा जीवाको प्रसङ्ग सुरु भएको छ जिमा बितिसक्नु भएको छ र जीवाले पत्रकार नातिलाई आफ्नो कहानी बताउनेवाला हुनुहुन्छ अब के के बताउनुहुन्छ सुनौ सकसको तेस्रो श्रृङ्खला पृष्ठ चालिसबाट सहेला जीवा मैले टेप खोलेँ अनि जीवाले भने बाबु जवानले बाला थाहा जप्दैनन् मान्छेले जवानीमा माला बनाउँछन् बुडुलीमा जप्छन् म अहिले मेरा स्मृतिका गेडाले बनेको माला जप्दैछु गेडा सारा हुन्छन् सम्झिन्छ धागो लुलो हुन्छ बिर्सिन्छ जति जप्छु उति लाग्छ मेरो जीवन भ्रम र मूर्खताहरूको श्रृङ्खला हो संसार क्रूर यथार्थहरूको सम्मेलन हो अघि आँखा खोलेर संसार डुले अब आँखा चिम्लेर डुल्दैछु आफ्नै स्मृतिमा आँखा खोलेर नदेखिने सत्य आँखा चिम्लेर देखिन्छ संसार आँखा खोलेर भन्दा चिम्लेर देखिन्छ त्यसबेला नबुझेका कुरा अब बुझ्दैछु जीवनमा धेरै उकाली उराली हिँडे कति खाडलमा जाके कति भिरबाट खसे कति बाढीमा बगे कति पहिरोमा पुरिए कति थरी राजनीतिमा डामिए जसो तसो यति ओर आइपुगेँ केही जाने धेरै जानिनँ अब त्यही जीवनको स्मृति यात्रा गर्दैछु कति सक्छु पनि सम्झनाका गेडामा लटपटिन्छु तलमाथि हुन्छ गल्ती हुन्छ जीवनभरि मैले कहिल्यै जीवन खोजिनँ थला परेपछि खोज्दैछु अनेक भ्रान्तिहरू बीचको यो स्मृति यात्रा मान्छेको जीवन र मेरो मुलुकको खोज हो पैतालामा बिजेको काँडा बेलैमा झिकेन भने खिल पल्टेर चस्किन्छ मनमा गढेका कुरा पनि त्यस्तै हुन् मेरो मुटुमा बाल्यकालका केही त्यस्तै झिनामसिना खिल छन् पहिले तिनीलाई झिक्छु पछिका कति ठुल्ठुला कुराहरू पनि बिर्सिसकेँ स्मृति वरदान हो विस्मृति झन्ठुलो वरदान हो जीवनका सबै घाउचोट सम्झिरहने भए मान्छे रहन सक्ने थिएन म सानो सधैँ घरमा घाइ भैँसी ब्याइरहन्थेँ तर सिङ्गारी बाख्री ब्याएको मेरो मनमा गढेको छ सिङ्गारीले साह्रै सकससँग रगतमा मुछिएका जोरपाठा जन्माई फाँफाँ गरेर चाट्न लागि सालनाल झुन्डिएको थियो भुइँमा रगत छ्यालब्याल थियो पाठाहरू पछारिँदै उभिँदै थरथर कान्दै धर्खरिँदै बुबु खोज्थे ठुले तिनका मुखमा थुनको मुन्टो लगाइदिन्थ्यो तेरि आमाले तँलाई त्यस्तै शास्ति गरेर जन्माएको बाले भने म अलिक बुझ्ने भइसकेको थिएँ झस्किएँ त्यो मेरो जीवनको पहिलो सख थियो मलाई पिसाबको फोहोर दुलोबाट मान्छे जन्मन्छ भन्ने कुरा पत्यार लागेन आमा मलाई पँधेरामा पाएर ल्याएको भन्थिन् त्यही भ्रममा रमाएको थिएँ मान्छे भ्रम रमाउँछ हाम्रो शास्त्रले जीवन र जगतलाई उसै भ्रम भनेको होइन रहेछ तेरि आमा र मैले तँलाई त्यसै गरी चाटेर हुर्काएको आफ्नो घाँटीको गाँस उक्लेर तँलाई बचाएको उनले फेरि भने ठुलो भएपछि तैँले मलाई र तेरी आमालाई पाल्नुपर्छ त्यो कहिले नबिर्सियोस् उनका ती बनाई सकका सिरिज नै थिए चाटेर हुर्काएको घाँस उक्लेर खुवाएर बचाएको पछि पाल्नुपर्छ बाले किन यस्तो कुरा गरेका होलान् भनेर म छक्क परेँ केही बुझिनँ अब बुझ्दैछु एक साँझ आमा सिँगारी जस्तै गर्न लागिन् गाउँले आमाहरू जम्मा भए मलाई भने जा बाहिर खेल्न केटाकेटीको यहाँ के काम बच्चा रोएको सुनियो आइमीहरू कराए भाग्यमानीको भूतै कमारो लौ यो पनि छोरो म कुदेर भित्र पसेँ मजेरीमा रगत छ्यालब्याल थियो भाइ जन्मेछ सिङ्गारी ब्याएको सम्झेँ सोचेँ यो बच्चा कहाँबाट आयो होला म अचेल पनि ती दृश्य देख्छु बाले दिएका सकका धक्काहरू महसुस गर्छु ठुले बुझक्कड थियो पुच्छरमुनि हेरेर भन्यो यो पाठो मने यो पाठी धने मनेर धने मेरा सबभन्दा घनिष्ठ साथी थिए उनीहरू मभन्दा धेरै फुर्तिला थिए आँगन बारी कान्लामा उफ्रन्थे म उनका पछि पछि कुद्न खोज्थेँ लड्थेँ उनीहरू हलक्क बढे जन्मेको केही दिनदेखि नै मने धनीमाथि चढेर अगाडिका गोडाले अचेड्थ्यो धनी फुत्किन्थे यो साँडे त निकै मात्तिसक्यो केही महिनापछि बाले भने ए हरिबले बोकाहरूलाई खसी पार्ने बेला भयो भोलि बुधबार हुँदैन बार्नुपर्छ पर्सि आउँछु बाजे हरिबले कसैका बाबु छोरा आए गाउँघरका बोकाहरू खसी पारे मनेलाई पनि लडाए गेडाका भेटनामा काठको चेपुवाले चेपे मुङ्ग्रोले ड्याम ड्याम मरणान्त पारेर ठोके हरेक प्रहारमा मनेले प्राणै जाला जस्तो गरेर ट्याहाट्या गर्यो कराउँदा उसको आँखाका गेडा बाहिर निस्केजै हुन्थे भराक भराक गरेर उम्कन खोज्थ्यो के सक्थ्यो छोराले चारै खुट्टा तिचेको थियो बाबुले नसुन छिनुन्जेल ठोक्न छोडेन साह्रै सकस दिए चापेको ठाउँमा तेल बेसारलाई दिए ज्यालाको सिधा लिएर गए मैले दिनभरि कुनामा मुख जोतेर झोक्राइ बस्यो मैले छुकछुक गरेर हैरान पारेको बेला ठुले भन्थ्यो बोलाइदिउँ हरिबलेलाई नै म डरले निलो कालो भएर दुवै हातले आफ्ना गेडा छोपेर भएको थिएँ धने ब्याउन लागि मने घोरले भयो चकचक गर्न छोड्यो बथानसँग चर्न जान छोड्यो पेटीमा बसिरहन्थ्यो हिँड्दा खुर पड्कन थाले ठुलेले उसको घाँटीमा सानो घन्टी झुन्डाइदियो मने हाम्रो घरको शोभा भयो म उसको घोडा चढी माग्थेँ ठुले भात खाएपछि उसलाई हात चटाउँदै भन्थ्यो ठुलो बाबु तिमी पनि चटाऊ मोटाउँछ खाइ अगाउनु चाटी मोटाउनु राम्ररी पोस्नुपर्छ दसैँसम्म पर्न पन्ध्र धार्नी पुग्छ म पनि भात खाएपछि मनलाई प्रेमपूर्वक हात चटाउँथेँ बडा दसैँमा मनेलाई अचानोमा तेर्स्याए दारिम बोटे माइलाले सिङ समायो कागती बोटे जेठाले खुर मनेलाई चटाउने मायालु हातले ठुलेले खोकुरी मच्चाएर मार हान्यो छिनिएन मनेले ट्याँ ट्याँ गर्यो ठुलेले चोटमाथि चोट थपेर गर्दन छिनाल्यो ठुलेले कारण बतायो कुन दुष्टले मुहनी लायो नत्र यस्ता खसी नछिनेको थाहै छैन दसैँको मार एकैचोटमा छिनिएन भनेर बाली मुख अँध्यारो पारे हत्तन पत्त कुबिन्डो ल्याएर त्यही अचानोमा तेर्साए ठुलेले एकैचोटमा कुबिन्डो छिनेर खसी नछिनेको दोष मेट्यो त्यो वर्ष मनेको मासु हाम्रो दसैँको उत्सव बन्यो सिङ खुर रौँ र लादी बाहेक केही पनि छोडेनौँ बाली कमाउनेलाई भनेर बेहोतामा दुई तिन पाउ मासुका भाग हाले गाउँको उहिलेदेखिको चलनअनुसार सन्ते दमाईले पुच्छरको र बले कामीले गर्दनको बलि भाग लगे हाम्रो दसैँ सफल भयो मनेला ट्याट्या पार्दै खसी पारे ट्याट्या पार्दै मारे मनेको हत्याले मेरो बाल हृदय कामेको थियो अचेल मान्छेले मान्छेलाई मनेलाई जस्तै गरी मार्छन् मने निमुखो थियो हाम्रा मारिने जनता जस्तै मेरो वर्तमान भइसकेको थियो हिउँदमा बेसी घरमा थियौँ पहिले नदेखेका मान्छेहरू देखा परे सोधेँ बा यी मान्छे कहाँ कहाँ हुन् हिमालबारी भोटतिरका यहाँ किन आएका हिउँद छल्न व्यापार गर्न उनीहरू कस्तुरी बिना जिम्बु सियो र शिलाजित बेच्थे उनीहरूको बोली र पहिरान अनुहार बेग्लै हुन्थ्यो लोग्ने मान्छेको पनि स्वास्नी मान्छेको जस्तो लामो चुल्टो हुन्थ्यो बाटेर रातो तागो लाउँथे गर्मी भए पनि घोडासम्म आउने दोचा बाक्ला लुगा बक्खु लाउँथे हाम्रो गोठमा बास बस्थे र गाउँ डुलेर व्यापार गर्थे कहिलेकाहीँ माथला लुगा फुकालेर नाङ्गै घाम ताप्थे लुगाबाट जुम्रा टिप्थे र दाँतले पिटिक पिटिक टोकेर मार्थे जुम्रा त हामीलाई पनि पर्थे अचल जस्तो साबुन थिएन रिट्ठा थिए लुगा खरानीमा पकाएर मुङ्ग्रोले चोड्थे आमाले हाम्रा कपालमा चुपिचल्ल तोरीको तेल लाएर बाँसको काँयोले जुम्रा झार्थिन् बुढी औँलाका नङले च्यापेर पिट्ट पिट्ट मार्दै मार्थिन् बा भन्थे ए लामा जुम्रा त्यसरी मार्दैनन् त लामा भन्थे तिमी पो बाहुन तिमी त्यसरी नमार न बा उनीहरूलाई सरसफाइ सिकाउँथे तर उनीहरू त्यो बाहुनका कुरा भन्थे बा ठटौली पनि गर्थे गाई खानेलाई बाहुन जस्तो बनाउन खोजेर के हुन्थ्यो लामा भन्थे बाजे तिमी सेतो रगत खान्छौ हामी रातो दुध खान्छौँ कुरो उही उही जिउबाट आउँछ तिमी दुध भन्छौ हामी रगत भन्छौ आफ्नो जातले पाएको कुरा हो बा भएर भन्थे हुन्छ काम नपाएर एउटै कुरा तिमीहरूका आइमाईका तिन तिन चार चारवटा पोइ हुन्छन् त्यो पनि एउटै हो कि नजिकै बसेकी उनकी लमिनी भन्थिन् ए बाजे तिमीहरूका पनि त तिन चारवटी जान हुन्छन् नि तिम्रै तिनवटी बाहुनी बजे छन् मेरा तिनवटा लामा छन् जेठो लामा मसँग यहाँ आएको छ माइलो भेडीगोठमा छ कान्छो घरमा छ तिम्रा बाहुनीले तिम्रा कुरा माने जस्तो मेरा सबै लोग्नेले मेरा सब कुरा मान्छन् बार्ना जवाफ हुन्थे ती लमिनीको तपक्क बलेको उज्यालो अनुहार म कहिले बिर्सन्न मेरा कोसीमा पौडी खेल्ने साथीका माझी नेवार घरती छेत्री कसाई र बादी थिए हामी दिनभरि कोसीको भङ्गालामा पौडी खेल्थ्यौँ म बिहान दाँत माझ्थेँ कर्दली नङ काट्थेँ कुलोको पानीले दिशा धुन्थे बाले कोसी किनारमा दिशा नबस्नु कोसीमा दिशा नधुनु पाप लाग्छ भनेका थिए म घरमा पनि लोटा लाएर पाखातिर जान्थेँ अनि खरानी देउले माटो दाएर हात धुन्थेँ त्यही सिकाएका थिए मेरा साथीहरू दिशा बसेपछि धुँदैनथे झारपात ढुङ्गाले पुस्थे मैले साथीहरूलाई भने कुलो छ किन दिसत हुँदैन धोउ न उनीहरू भन्थे बाहुनले पो धुन्छन् फोहोर ठाउँमा हात दल्दछन् हाम्रो जाति त नछोइकन पातले स्याउलाले डल्लाले ढुङ्गाले पुस्ने हो चाकमा पनि कसरी हात लान्छ पछि थाहा पाएँ फिरङ्गीहरू पनि दिसाद हुँदैनन् कागतले पुज्छन् तर तिनैका डाक्टरले फेरि रोगी छोएपछि हात राम्ररी धुन्छन् पुछेर टार्दैनन् यस्ता जाबा झिनामसिना कुरा धेरै छन् तिनलाई सम्झिने काम छैन तर बिर्सन गाह्रो छ ती बेला बेलामा चस्किन्छन् जीवा तपाईँको बाल्यकालका सम्झना रमाइलो रहेछ अरू पनि त होला नि किन नहुनु रमाइला सम्झना बाल्यकालकै छन् पछिका त मेरा बिर्सना हुन् जो म बिर्सन चाहन्छु सुन्छस् सुन्छु अनि जीवाले भने हिजो जस्तो लाग्छ निकै भयो बा मलाई अँगालेर भाविबल हुन्थे बरबरी आँसु खसालेर भन्थे मेरो संसार मलाई पोल्ने मेरो ढिकुराको पुजारी म जिल्ल पर्थेँ उनले आफू मरेपछिका कुरा गरेका रहेछन् मान्छे मर्ने बित्तिकै प्रेत हुन्छ र मुक्त नहुन्जेल प्रेत नै भइरहन्छ अरे मरेको मान्छेको प्रेतात्मालाई बास बस्न अलि पर माटाको ढिकुरो बनाउँछन् किरिया बस्दा हरेक दिन त्यसलाई पूजा गर्ने र दसौँ दिनमा टाउकाले हानेर भत्काउने अग्राधिकार जेठो छोरालाई हुन्छ त्यसैले ऊ ढिकुराको पुजारी हुन्छ त्यति गरेपछि मृतक प्रेतात्माको जुनीबाट मुक्त भएर आफ्नो अन्तिम गन्तव्यमा जान्छ भन्ने विश्वास छ बालाई ढिकुराको पुजारी नजन्बिए स्वर्गको द्वारै बन्द हुन्छ भन्ने ठुलो पीर थियो जेठी आमाबाट दिदीहरू मात्रै जन्मिए दिदीहरू हाम्री आमाभन्दा जेठा थिए मैले थाहा पाउँदा बिहा भएर आमा हजुरआमा भइसकेका थिए माइली आमाका सन्तानै भएनन् छोरो भएन भनेर चालिस वर्षको उमेरमा बाले आफैले मागेर दस वर्षकी कन्या बिहा गरे तिनै कन्या मेरी आमा हुन् केही वर्षसम्म कान्छीबाट पनि ढिकुराको पुजारी नजन्मेपछि बा आत्तिए आमालाई लिएर बाहुनचुराका थानापति महादेव थान गए ती महादेव बहिरा छन् बेसरी नकराई सुन्दैनन् नसुनिकन बर दिने कुरा भएन कसैले पनि छोरी माग्दैन सबैले छोरै माग्छन् बाले त्रिशूल र घण्ट चढाए बेसरी कराउँदै पुकारा गरे प्रभु धेरै छोरा बकस होस् आमाले पनि मनमा नै त्यही पुकारा गरिन् उनले कराएर नमागेको देखेर बा रिसले आगो भए गर्जे जोडसँग कराएर माग भगवान्सँग वरदान माग्न पनि जान्दिन लाटी आमा मुख रातो पार्दै कराइन् थानपति महादेव छोरा देऊ साउनको सोमबार बर्तालुको भिड दुई तिनवटा छोरा भइसकेका आमाहरू समेत नाच्दै नाइटोदेखिको बल झिकेर कराउँदै बर माग्दै थिए थानापति महादेव छोरा देऊ यतिले पुगेन अरू पनि देऊ तिनीहरूलाई देखाएर बाले भने ऊ त्यसरी जोडसँग कराएर धेरै पटक माग धेरै छोरा हुन्छन् आमाको मुख लाजले भुङ्रो जस्तो रातो भयो न्वारनदेखिको बल झिकेर कराउँदै पटक पटक छोरा मागिन् त्यसै वर्ष बाले हरिवंश पुराण पनि लाए अनि उनलाई पाल्ने पोल्ने ढिकुराको पुजारी म जन्मिए उनको मनोकांक्षा पुग्यो मेरो जन्मले उनको सुरुद्वार खुलेको थियो हरिवंश पुराण लाएर जन्मिएको हुनाले मेरो नाम हरिवंश राखे चार वर्षपछि भाइ जन्मियो नाम राखे रघुवंश त्यसपछि कोही जन्मेन हाम्रा बोलाउने नाम भए ठुलो बाबु र सानो बाबु बा छातीमा हात राखेर गदगद हुँदै भन्थे तिमीहरू मेरा राम लक्ष्मण हो तिमीहरू जन्मेपछि मलाई सारा संसार जिते जस्तो भयो तिमीहरूको बाललीला देखेर दङ्ग नपर्ने यो धरतीमा कोही भएन तिमीहरूकी आमा र मेरा त के कुरा गर्नु भनी साध्य छैन उनका आँखामा हामीप्रति सदैव असीम माया छचल्किरहेको हुन्थ्यो बा जजमानी गर्न जाँदा मलाई पनि लैजान्थे उनी पाठ पूजा गर्थे म सघाउँथेँ मैले त्यसरी नै कर्मकाण्ड सिकेँ उनी दक्षिणा टिप्थे म सिधा बोक्थेँ बाले मलाई घरैमा बाह्रखरी सिकाए लघु सिद्धान्त कौमुदी अमरकोश रुद्री चण्डी पठाए अनि रामेछाप पाठशाला पठाए एक दिन भने ठुलो बाबु तँलाई टाढा पठाउँदा मेरो मन कटक्क काटिन्छ तर के गर्नु त पढ्न नेपाल जानुपर्छ ठुलो पण्डित हुनुपर्छ मेरा गुरुदाई गुरुभाइहरू दरबारमा छन् तँलाई जसरी भए पनि दरबारको नम्बरी पण्डित बनाउने मेरो साह्रै ठुलो धोको छ गरिब इच्छा कर इच्छा कर तुम मैले नेपालका धेरै कुरा सुनेको थिएँ मलाई नेपाल हेर्ने रहर थियो तर आमा बा रस बस्न लागेकी दुलै गोठाला दौतरीहरू र मन्थलीको वनपाखालाई चटक्क छोडेर पढ्न जाने मन थिएन बाबु छोरा कोसी तरेर नेपालतिर लाग्यौँ अजङ्गको सिमल खोपेर बनाएको लामो डुँड जस्तो डुङ्गामा कोसी तर्नेले एक पैसा तिर्नु पर्थ्यो हामीले परेन हरेक चार पाँच वर्षमा पानीले कुहिएर चुन लागेपछि डुङ्गा फेर्नु पर्थ्यो गडवारी र कुनौरीका माझीहरू ठुलो सिमल डाल्थे मैनौ लाएर बन्चरो र बसुलाको भरमा डुङ्गा बनाउँथे मन्थली बेसी भेगका गाउँलेहरूले उनीहरूलाई वर्षेनी घरलौरी दुई चार पाथी अन्न दिएर सघाउँथे तिनलाई डुङ्गा तर्दा पैसा लाग्दैन थियो सरकारी मान्छेले पनि डुङ्गा तरेको पैसा तिर्नु पर्दैन थियो डुङ्गा तारे बापत उनीहरूले किपट पाएका थिए काठको आम्दानी दामा दामासैले बाँड्थे तिनका छोरी बुहारीहरू काठमा जाँड बेचेर पेवापात चढाउँथे कटवारीहरू काठको सबै कमाई काठमै जाँड खाएर सक्थे चुर्ने काइलो हाम्रो भरिया थियो सामल खाजा नुन भुटुन र एक सरो ओढ्ने ओछ्याउने बोकेको थियो बासमा आफैले गुन्द्रुक भात पकाउनु पर्थ्यो बा धोती फेरेर भात पकाउँथे म पनि धोती फेरेर सघाउँथेँ हामीले पनि झोलामा बर्को बोकेका थियौँ बाले छाता बोकेका थिए उनले जतनसाथ शालिग्राम र पान्चायन देउता पनि बोकेका थिए बिहान सबेरै उठेर सबभन्दा पहिले नुहाउनु अनि पान्चायनको पूजा गर्नु उनको नित्य कर्म थियो त्यसो नगरी पानी पनि खाँदैनथे वर्तमान भएपछि मलाई पनि त्यही सिकाए काठ तरेपछि मैले सोधेँ बा नेपाल कति टाढा छ ऊ त्यहाँ हेर बाले कोसी किनारमा गाडेको बाराखरी लेख्ने धुले पार्टी जत्रो चेप्टो ढुङ्गामा छिनुले खोपेको देखाए लेखेको थियो हनुमान ढोकाबाट छब्बिस कोष बा हनुमान ढोका कहाँ छ नेपालमा त्यहाँ मन्दिरै मन्दिर र दरबारै दरबार छन् एउटा दरबारको ढोकामा हनुमानको मूर्ति छ त्यसैले हनुमान ढोका भन्छन् गएपछि देख्छस् मैले नेपाल नपगुन्जेल उनलाई बाटामा पर्ने र देखिने हरेक ठाउँका नाउँ सोधेर हैरान पारे बाले झिजो नमानी बताए बाटामा सुनकोसी र रोसी खोला तर्नु पर्यो तिनको किनारमा साँझ बिहानको सन्जे पनि गरे दुम्जाका कोइरालालाई दिदी दिएको थियो पहिलो बास उनकै गोठमा भयो उनीहरू बेसी झरेका रहेछन् बेलुका भात खाएपछि हामीलाई अघिनाको आडमा सुत्ने ठाउँ बनाइदिए दिदीका ससुरा आगो ताप्दै हुक्का गुडगुडाउन लागे बासँग उनको वार्तालापका विषय बने आफ्नै गाउँघरका दुःख सुख र नातागोताभित्रैका खरदार कृष्णप्रसाद कोरेला र सुब्बा कृष्णलाल अधिकारी ताक हाम्रातिर उनीहरूको ठूलो चर्चा हुन्थ्यो नातागोताका माझ त हुने नै भयो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ कोइराला बाजेले भने चाहिन्छ सुन्जो हाम्रा ठुलाबा कालिदासले महाराज चन्द्र शमशेरलाई साह्रै रिजाएका थिए सरदारसम्म भए महाराजले सरदार बालाई मोरङको थेती बाँधर खटाए सरदार बाले कान्छो भाइ कृष्णप्रसादलाई दुम्जाका तन्नेरी भाइ भतिजाहरूलाई लिएर आइज भनेर खटाए कान्छा काकाले गाउँका दाजुभाइ बटुलेर हेर भाइ हो तिमीहरू यो ठाउँमा बसेर उँभो लाग्दैन यहाँ कुनै इलाम छैन इलाम गर्ने उपाय पनि छैन उँभो लाग्ने हो भने मसँग हिँड सरदार दाईलाई महाराजले मोरङको थिति बाँध्न खटाइ बक्सेको छ दाईलाई विश्वासीलाई मान्छे चाहिएका छन् उद्यम गर्ने हो भने मसँग हिँड चाहिन्छ सुन्छ पहाडको डुहुरे चाँचो उनले खाने भनेकाको पनि नुवागी खानासम्म पुग्ने मात्रै दान हुन्थ्यो भर भनेकै पाखा बालीको थियो तर त्यसको टुङ्गो नहुने खडेरी पर्दा सुक्ने बाढी पर्दा पानी पर्दा बिग्रने हाम्रा दाजुभाइहरू मधेसमा टन्न पानी लाग्ने खेत पाइन्छ भनेर गए म गइनँ मैले जान्न त्यो काला पानी भने मोरङलाई काला पानी भन्थे त्यहाँ बसाइजानेलाई एक रुपियाँको अन्न किन्यो भने बाँचुन्जेल खाएर क्रिया गर्न पनि पुग्छ भन्थे सम्धिज्यू मलाई एक छाक खानु परे पनि पहाडको चिसो हावा पानी छोड्न मन लागेन चाहिन्छ सुन्जो कृष्णप्रसाद काका जागिरमा त खरदारसम्म मात्रै भए उनका दाजु जस्तो माथि गएनन् तर उद्यमी थिए कलकत्ताको व्यापार गरे महाराजको निगाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भन्सारको ठेक्का पनि पाए औला दौला धनसम्पत्ति कमाए उनीसँग लागेका हाम्रा दाजुभाइहरूले पनि गच्छे अनुसार कमाए चाहिन्छ सुन्जो तर के गर्नु विनाश हुने बेलामा बुद्धि बिग्रन्छ महाराजलाई चिडाए उनको सर्वस्व भयो बाघेर काँसी पुगे ज्वाइँ खाल अधिकारीहरू पनि भागे जहान बच्चा काँसीमा भोकभोके पनि भए छाक टार्न दौदो भयो कृष्णप्रसाद घाँटीमा फित्ता लाएर झुन्ड्याएको किस्तीमा सामान बेचेर हिँड्ने फेरि वाल भए हरेक माल दुई पैसा भन्दै हातमा चुरा जस्तो गरी सामान झुन्ड्याएर गल्ली गल्ली डुलेर सामान बेच्न लागे जहान बच्चा कति छाक भोकै परे कति छाक गाईवस्तुले खाने कुँडो जस्तो खोले खाएर पनि गुजारा गरे कहिले एक दुई मुठी चना खाएर पनि छाक टारे साइलो छोरो हरिहर हैजा लागेर मरेछ कात्रो र दाउरा समेत किन्न सकेनछन् भन्ने पनि सुनियो चाहिन्छ सुन्जो पहिले त्यही कलकत्तामा उनको कत्रो रभाव थियो लखपति करोडपति व्यापारीहरूसँग कारोबार गर्थे उठवस थियो ती व्यापारीहरू जयपुरदेखिका प्रख्यात बाईहरू झिकाएर मुजेर लाउँथे उनलाई पनि शरीर गराउँथे उनी पनि त्यसको रस लिन्थे बेलायती जुत्ता लाउँथे उनको लुगा सुने समेत फिरङ्गी थियो उनका रवाफको के कुरा गर्नु विराटनगरमा खेतीपाती त कति थियो कति हात्ती घोडा पालेर बसेका थिए राजा रजौटाभन्दा कम्ती चालचलन थिएन हो हाम्रा दुम्जाली कोइरालाहरूको चाहिन्छ सुन्जो सम्धिज्यू यसै बुढो भइएन मासतिरका तिन चार पुस्ताको लीला देखियो तलतिरका तिन चार पुस्ताको कोत पर्वको लीला पनि सुनियो त्यसपछिको लीला पनि देखिँदैछ संसार केही रहेनछ सिलोक छ नि हुक्का हाउस गुडगुडे नली ता साता हाते नाति खेलाउनु भनिकन ताते ताते यो बुढेसकालमा हुक्काको गुडगुड र नातिको बाललीलाको भरले बाँचेको छु यो जिन्दगानी यस्तै रहेछ चाहिन्छ सुन्जो धनको मात सबभन्दा खराब हुँदो रहेछ धनको मातको अगाडि मतको मात त केही पनि हुने रहेछ हाम्रा काकालाई धनको मात लाग्यो सरदार बाले पनि आफ्ना कान्छा भाइलाई महाराजको चाकरीमा पुर्याएकै हुन् हाम्रा काका काम गर्न पनि जान्ने बेसबाठा रसिला उपकारी मान्छे हुन् केही न केही कामको दिउँसै स्याल कराउने बाघ सर्प र औलोको खानीमा विराटनगर बजार बसाए काली मन्दिर अस्पताल स्कुल बनाए महाराज चन्द्र शमशेरकी स्वयं कान्छी महारानीले आइमाईको भलो हुने काम गर्न महिला समिति खोल्दा पनि हाम्री कान्छी काकीलाई सचिव बनाएकी थिइन् भन्थे महाराजबाट काकालाई प्रजाको के अवस्था छ भनेर सोधनी भएछ यो लोक र परलोक सपार्नुपर्ने बेलामा हाम्रा काकाले मती बिगारे महाराजलाई एउटा अभद्र पुलिन्दा पठाएर बालखले पनि नगर्ने काम गरे चाहिन्छ सुन्जो महाराज चन्द्रशमशेरलाई बडाकाजी मरिचीमानले मानले नौको अङ्क जस्तै कुप्री परेर जाहेर गरे प्रभु पुलिन्दा आएको छ त्यो पुलिन्दा भर्खरै उनका हातमा दिएर सुब्बा भद्रध्वज महाराजका तर्फ फर्केर निहुरेर हात जोडेर उभिएका थिए कसले के पठाएछ महाराजले सोधे सिराबाट कृष्णप्रसाद कोरेलाली महाराज आफूले माया गरेको चाकरीदारको नाम सुनेर महाराजले उत्सुक हुँदै भने के पठाएछ त्यो काँठोले खोल खोल पुलिन्दा बाहिर चिठीको खाम टाँसिएको थियो बडाकाजीले पहिले चिठी पढेर सुनाए सम्मानपूर्वक लेखिएको थियो प्रभुले प्रजाको ठिक अवस्थाको जानकारी गरा भन्ने हुकुम बक्से बमोजिम सेवकले प्रजाले लाउने लुगा र खानकीको नमुना पठाएको छु यो दुर्गन्धी भएकोले महाराजले परेबाट नजर गरिबक्सियोस् भन्ने बिन्ती गर्छु जो हुकुम महाराज पाउको भक्त सेवक कृष्णप्रसाद कोरेला हाल चन्द्रगञ्ज सिरा बडाकाजीले पुलिन्दा खोले पुलिन्दामा लुगाको नमुना भनेर स्याउ स्याउ जुम्र परेको ढाडभरि भुवाङ परेको जुत्रो बोटो कछाड र घेरा मात्रै लागेको टोपी अनि खान्कीको नमुना भनेर एक मानु मकेको पिठो एक डल्लो नुन र एक ढिँडी सुकेको खोर्सानी पठाइएको रहेछ चाहिन्छ सुन्छु अनि पुगेन त काम बडाकाजीको अनुहार कालो निलो भयो भद्रध्वज मुर्छै पर्न आँटे उनीहरू थरथर काम्न लागे महाराजले यति मात्र भने त्यो काठोको यत्रो आँट कुकुरलाई घिउ नपचेको चाहिन्छ सुन्जु अनि त के थियो महाराजले उनको बिल्ली बाट पारिहाले नि श्रेष्ठताका बाँकी निकाल्न थाले खोटमाथि खोट खोजेर कृष्णप्रसादको सर्वस्वरण गरे उनी भागेर काँसी गए जनाको जहान उनका पछि लाग्यो सबको बिचली हो अनेक यातना सर एघार वर्ष उतै बसे महाराज चन्द्रशमशेरको स्वर्गवास भएपछि महाराज भीमशमशेरले उनलाई माफी दिए अनि उनी नेपाल फर्के तर त्यसपछि अघिको जस्तो रोब रवाफ कहाँ हुन्थ्यो कृष्णप्रसाद संसारको दुःख सुख भोग गरिसकेर गान्धीका चेला भएर फर्केका थिए उद्योग व्यापार छोडेर समाजसेवामा लागे उनका छोराहरू महात्मा गान्धीका पछि लागेर काँचीतिरै राजनीति गर्न लागे राजा महाराजासँग सेखी गरेर कसको के लाग्छ कृष्णप्रसादको सर्वचरण भएको लगत्तै पछि होला हाम्रा गाउँले काका कृष्णलालको दुर्गति भएको महाराजलाई रिजाएर छिट्टी नायब सुब्बा भएका थिए निमकको सोझो गरिराखेको भए मिर सुब्बा सरदार के के हुन्थे होलान् कति धनदल्ल जोड्थे होलान् उनले पनि बुद्धि बिगारेर मकैको खेती भन्ने किताब लेख्ने न्युमा महाराजलाई पेच आने अनि के थियो र कृष्णलाललाई नेल र हत्कडी लाएर जेल हाले उनी जेलमै मर्ने भए सम्धिज्यू मृत्यु मर्नेको होइन बाँच्नेको समस्या हो मर्ने त मरिजान्छ बाँच्नेले बिहोर्नुपर्छ सबले आश मारे उनका बा लक्ष्मणलाललाई छोरो जेलभित्र मरेर अगति पर्छ भन्ने पीर पर्यो अगति परेको काँचो वायुले बाँच्नेलाई पिर्छ भनेर लक्ष्मणलालले महाराजगञ्जलाई सास जानुभन्दा अगाडि मैले आर्यघाट लैजान पाऊँ भनेर महाराजसँग बिन्ती पत्र हालेँ बिन्ती पत्र सुनेर महाराजले भने मैले त्यो काँठोलाई सडाएरै मार्न जेल हालेर मार्न भनेर जेल हालेको हुँ हाम्रा गाउँमा कृष्णलालको नाउँ लिन तर्सन्छन् बिहा वर्तमान मलामीका जमघटमा कृष्णलालको जस्तो मूर्ख कोही नहुनु भन्छन् कोइराला बाजेले सही थापे चाहिन्छ सुन्जो हेर्नु सम्झिज्यू अरू केही होइन यो कली दपक्क बलि घोर कली जुग आयो अब यस देशको कल्याण छैन के हुन्छ यसरी मान्छेले राजा देउता मान्न छोडेपछि बुढाहरू गनगन गर्दै थिए म त्यसपछि के भयो जीवा अनि जीवाले भने म धारा पाकशाला पुगेँ बाले गुरुदाई भाइ गुवारे राणाका दरबारहरू दाए आकाश पाताल एक गरेर मेरो धारा पाकशालामा बस्ने खानेर रानी पोखरी संस्कृत पाठशालामा पढ्ने बन्दोबस्त मिलाए सबै खैरातमा मेरो टाउको सुमसुमाएर भने ठुलो बाबु त जन्मिँदा म जति खुसी थिएँ आज त्योभन्दा धेरै बढी खुसी छु अब त यहाँबाट ठुलो पण्डित भएर मात्र निस्कनु पण्डितहरूमा पनि सूर्य जस्तै चम्किनु तेरो पाण्डित्यको तेजका अघि अरू पण्डितहरू तारा जस्तो बिलाउन् बाले बेतालीका रामप्रसाद पौडेललाई भने जयनारायण यो तपाईँको सारोलाई सिकाउने सदाउने राम्रो बाटोमा लगाउने तपाईँकै जिम्मा भयो समय ठिक छैन राजा भनेका देउता हुन् राजाको अदबमा बस्ने सिधा सादा केटाहरूको मात्रै सङ्गत गर्नुहोला ठुलो बाबुलाई त मैले धेरै पटक भनिसकेको छु तपाईँलाई भन्नै पर्दैन हाम्रो एउटी दिदी बेतालीका पौडेललाई दिएको थियो रामप्रसाद हाम्रा भिनाजुका बन्धु थिए त्यही सानो लाएर बा उनलाई जय भन्थे उनले जाने बेलामा पनि भिनाजुलाई राजाको विरोध नगर्नु भन्ने वार्निङ दोहोऱ्याए तेह्र आए धागा मादा पा धागा मादा पा पडूँ तोरे मैं कहीं धागा ग धागा मा गा मा गा धागा ग धागा मा धा गा मा नी धा गा मा सा नी गा मा धा नी सा नी धा धा धा नी मा धा पा मा पा गा मा गा नी गा सा नी धा गा मा धा गा मा बा फर्केपछि मलाई मन्थलीको न्यास्रो लाग्यो मन्थलीको झझल्को आइरह्यो घर बा आमा दुलै गाईबस्तु ठुले गाउँबेसी दाईँ रोपाई गोठाला दौतरी हली तल्ला घरे तल्लाघरे माथ्लाघरे सानियामा ठुलियामा नातागोताहरू आँखामा नाचिरहे मलाई केही गर्न पनि मन लागेन दिनाजुले भने ठुलो बाबु पाकशालाको नियम कडा छ तिमीले म सबै सिकाउँछु सकेसम्म मेरा साथमा रहनु जो पायो त्यहीसँग बरालिएर नहिँड्नु मैले पनि पाकशालाको बटुकहरूले हरेक बिहान पाउने एक पैसा दक्षिणा र चार तोला घिउ पाएँ कडा राम्ररी धोएर नाङ्गो जिउमा एक सरो धोती बेरेका सयौँ बटुकहरूका लामा पिर्कामा बसेँ खाना पस्के वर्तमान गरेको बाहुनले घाँस हाल्नु अघि पानीले आफ्नो भाग घेरेर अप्सानी हाल्नुपर्छ जल आचमन गरेर भूपति भुवनपति सबै प्राणीहरूका पति र सबै प्राणीहरूको नाममा दैवले जुराएको आफ्नो त्यो भजन समर्पण गर्नुपर्छ अनि आफ्नो शरीरका पाँच वायुहरू प्राण बिहान अपान उदान र समानलाई समर्पण गर्नुपर्छ त्यसअघि चल्थ्यो राजा र राणाहरूको जय जयकार जसमा सबै बटुकहरूको सहभागिता अनिवार्य थियो पूर्विया कुमाएर काँठे गरेर दुई अढाई सय बटुकहरू थियौँ बात पस्किएको थाल सामुन्ने थियो बान्छा जोडसँग भट्ट्यायो श्री पाँच महाराज धिराज पृथ्वी वीरविक्रम सादेवकी सबैले विशाल भान्सा कोठा थर्काएर चिच्यायो जय भान्सा बट्याउँदै भट्याउँदै गयो बटुकहरू जय जयकार गर्दै गए श्री पाँच त्रिभुवन वीरविक्रम सादेवकी जय श्री तीन महाराज जङ्गबहादुर राणाकी जय Shri commander in chief Dhir Shamsher राणाकी जय श्री तीन महाराज वीरशमशेर राणाकी जय श्री तीन महाराज चन्द्रशमशेर राणाकी जय श्री श्रीतिन महाराज भीम शमशेर राणा की जय श्री श्रीतिन महाराज युद्ध शमशेर राणा की जय Shri commander in chief Padma Shamsher Rana की जय श्री जङ्गीलाठ मोहन शमशेर राणा की जय सबै भाइ राणाजी कि जय जय जय जय जयकारहरू सकिँदा हाम्रो मुख थियो सोधेँ भिनाजु हामीले कसको जय जयकार गरेको राजा महाराजहरूको राजा महाराजहरू त बुझेँ तर सबै भाइ राणाजी भनेको को हुन् ती पनि राजा महाराजाकै खलक हुन् हामीले तिनको जय जयकार किन गरेको पछि बुझ्छौ पिनाजुले भने मलाई त सोधिहाल्यो अरूसँग यस्ता कुरा नसोध्नु मन लाएर पढ्नु बाहेक अरू कुनै कुरामा चाख लिने काम छैन बाले भनेको बिर्स्यौ मैले मेरो जिज्ञासा र बाले भनेको कुराको कुनै सम्बन्ध देखिनँ म गाउँले केटो मेरा लागि काठमाडौँका सबै कुरा नौला थिए घर मान्छे खेत बाटाघाटा विशाल टोँडी खेलको मैदान त्यसको एक छेउमा आकाश छेड्ला जस्तो धरारा रानी पोखरी त्यसका बीचमा शिवजीको मन्दिर अनेक मूर्तिहरू डबलीहरू हनुमान्डोका दरबार खर्पन बोकेका मान्छे खेतमा सुनौला मल हाल्ने चलन साइकल मोटर बाजा बिजुली बत्ती कलधारा ढुङ्गेधारा मिठाई पुस्तकारी दरबारहरू मन्दिरहरू असन बजार इन्द्रचोक बजार राँकी बजार भर्खर बनेको जुद्ध सडकका पसलहरू पसलेका बोली पहिरन चालचलन बाजा बजाएर मान्छे पोल्न लगेको सबै नौला त थिए मेरो चञ्चल र जिज्ञासु मन बिनाजुलाई हरेक कुरा सोध्थ्यो उनी सब कुराको जवाफ दिन्थे सबै चिनाउँथे बताउँथे तर उनले मेरो त्यो प्रश्न किन टारे भने जाने बुझ्न केही मन लाग्यो बुझेपछि अरू केही बटुकहरू जस्तै म पनि जयको सट्टा क्षय भन्न लागे दरबार स्कुलमा पढ्ने रामेछापका बद्रीलाल र नरेश काठमाडौँमा मेरा कनिष्ठ साथी भए उनीहरू पछि त्रिचन्द्र कलेजमा पढ्न लागे बद्रीलाल साहुको छोरो थियो बेलायती रेले साइकल चढ्थ्यो ऊ बेलाको रेले साइकल अचेल करोड पर्ने कार जस्तो हाई थियो एक दिन उनीहरूले भने जाउँ इन्द्रचोकतिर डुल्न उनीहरूका पछि लागेर डुल्न गएको त म नेपालको पहिलो राजनीतिक आमसभामा पुगेछु शुक्रराज शास्त्री बोल्दै थिए महारथी अर्जुनले आफ्नो हतियार फ्याँकेर भगवान् कृष्णसँग करजोरी बिन्ती गरे प्रभु म युद्ध गर्दिनँ मलाई सारा बन्धु बान्धव मारेर यो राज्य प्राप्त गर्ने कुनै इच्छा छैन बरु मलाई उनीहरूले नै मारेर राज्य जितुन् युद्ध प्रारम्भ हुने बेलामा त्यसो भनेर धनुबाण मिल्काएर र झोक्राएर बसेका अर्जुनलाई भगवान् श्रीकृष्णबाट आज्ञा भयो हतो वा प्राप्त्यसी स्वर्गम जित्वा या भोक्षसे महिम तस्मा दुत्तष्टम कौन्तेय युद्धाय कृतनिश्चय युद्धमा मारियो भने तिमीले स्वर्गलोप पाउनेछौ युद्ध जित्यौ भने पृथ्वीको भोग गर्न पाउनेछौ त्यसैले हे अर्जुन उठ र दृढ संकल्पका साथ युद्ध गर शुक्रराजले उभिएरै धर्मयुद्धको महत्त्वबारे एक घण्टा बोले वेद पुराण महाभारत र रामायणका अनेक कथाहरूको दृष्टान्त दिएर अन्यायमाथि न्यायको दानवतामाथि मानवताको असत्यमाथि सत्यको जित निश्चित छ भने अन्त्यमा भने सत्यमेव जयते नानृतम अर्थात् सत्यको नै विजय हुन्छ असत्यको होइन उनलाई गीताको व्याख्या गरेकोमा होइन उभिएर प्रवचन दिएको अपराधमा नेल र हत्कडीसहित तीन वर्षको जेल सजाय भयो आमाको बर्खी बारेका गङ्गालाल श्रेष्ठले नागरिक अधिकारका पक्षमा जोसिलो भाषण गरे उनको हाउभाव र ओजस्वी भाषण सुनेर मान्छे जुरुक जुरुक उचालिए तर राणाको त्रासले थचक थचक बसे कतिजना काला निला भएर दायाँ बायाँ हेरेर चोर जस्तो लुस्सुक हिँडे हामीहरू पछिसम्म बस्यौँ गङ्गालाल र म रामेछापको भाषा पाठशालासँगै पढ्थ्यौँ पण्डित साम्बभक्त सुवेदी हाम्रा गुरु थिए गङ्गालालका बाबु मालका खरिदार थिए खरिदार वा बा सरुवा भएपछि भएर गएपछि मेरो गङ्गालालसँग भेट भएको थिएन गङ्गालाल पनि पाकशाला नजिकै त्रिचन्द्र कलेजमै पढ्थे भाषण गरेर ओर्लिँदा ओर्लिँदै उनलाई हामीले घेऱ्यौँ मैले बोलाएँ ए गङ्गालाल गङ्गालाल ए हरिवंश बाजे तिमी कताबाट आइपुग्यौ मैले आफ्नो कुरा बताएँ हाम्रा रामेछापका दिन ताजा भए म अलिक बुझ्ने भइसकेको थिएँ मैले उनलाई भने भाषण त गजब गर्यो राणा तिमीलाई के गर्लान् भन्ने विचार गरेका छौ के गर्लान् हद्द गरे मार्लान् कति सहनु यिनको अत्याचार संसार कहाँ पुगिसक्यो आजको जमानामा के हामीले बोल्न पनि नपाउने मलाई शुक्रराजका कुरा गत लागेका थिए गङ्गालालको जोसिलो अनुहार त म सपनामा पनि देख्न लागे काठमाडौँमा विद्रोह चर्किन लागेको थियो विद्रोहीहरू पक्राउ परे प्रजा परिषद पार्टी खोलेर राणाको विरोध गरेको अभियोगमा शुक्रराज र गङ्गालाल श्रेष्ठसहित धर्मभक्त माथिमा दशरथ चन्द टङ्कप्रसाद आचार्य गणेशमान सिंह रामहरि शर्मा र चुडाप्रसादहरूलाई नेल र हतकडी ठोकेर जेल हाले उन्नाइस सय सन्तानब्बे साल माघमा जुद्धशमशेरले गातगादी ताके भनेर चारजना विद्रोहीहरू शुक्रराज शास्त्री धर्मभक्त माथेमा दशरथ चन्द्र गङ्गालाल श्रेष्ठलाई अनेक यातना दिएर मारे टङ्कप्रसादहरूलाई चारपाटा मुडेर सुँगुरका पाठा झुन्ड्याएर तीन सहर डुलाए उनीहरूलाई जुन अभियोगमा र जसरी मारियो दण्डित गरियो त्यसले मलाई राणा शासनप्रति चरम घृणा जगायो अत्यन्त पीडित र क्षुब्ध भएँ डरले मुटु पनि काम्यो जीवा हजुरबाले तपाईँलाई त्यसरी राजनीतिमा नलाग्नु भन्दा भन्दै पनि कसरी उमिनु पुग्नुभयो हजुरबाको माया लागेन अनि जीवाले भने चौपटै लाग्यो तर के गर्नु मैले उहाँलाई सुख दिन सकिनँ कता कता प्रारब्धको खेल जस्तो पनि लाग्छ परिस्थितिले त्यतै लग्यो पढाइ काठमाडौँमा र जाँच काँसीमा हुन्थ्यो जाँच दिन बिनाजु म र अरू छात्रहरू काँची जान हिँड्यौँ रक्सोलमा हजारौँ मान्छे अटाउने फलामका कोठाहरू जोडेको सर्प जस्तो रेलगाडी देखेर जिल्ल परे चढ्यौँ दिनरात कुदिरहँदो रहेछ मलाई रेड गुयो कि छुकछुकको सङ्गीतमा झोलुङ्गो हल्लिएको जस्तो लाग्थ्यो दिन होस् कि रात निदाइहाल्थेँ रोक्यो कि बिउजन्थेँ रेल त बदल्थ्यौँ तर निदायको निदाय काँची पुगेँ भने पनि हुन्छ रेलगाडी स्टेसनमा रोकिएका बेला मान्छे चढ्ने ओर्लाने गर्थे प्लेटफार्ममा घाँटीमा फित्ता लाएर किस्ती झुन्ड्याएका फेरिवालाहरू ओहोर दोहोर गर्दै कराई कराई सामान बेच्थे लेग्रो तानेर दोहोराई तेह्रै कराउँथे पुडी गरम चाय गरम मुम्फली पान बिडी सिगरेट चना जोर गरम हरेक स्टेसनमा भारतको झण्डा बोकेका खादीको सेतो कुर्ता पाइजामा गान्धी टोपी लगाएका युवकहरूको जुलुस हुन्थ्यो उनीहरू महात्मा गान्धीकी जय भारत माता जय बन्दी मातारम भन्ने नारा लगाउँथे गान्धीको फोटो भएका पर्चाहरू छर्थे गान्धीले स्वराज प्राप्त गर्न फिरङ्गीका विरुद्ध भारत छोडो भन्ने अहिंसक आन्दोलन चलाएका थिए उनले भनेका थिए भारतमा भारतीय जनताको राज हुनुपर्छ सात समुद्र पारिका फिरङ्गीको होइन समस्त भारत आन्दोलित थियो त्यस आन्दोलनका सबभन्दा ठूला नेता थिए अर्धनग्न फकीर गान्धी जसलाई जनता महात्मा भनेर पूजा गर्थे रेल सुगौलीमा रोकियो नेपालले एक तिहाई भूभाग गुमाएर सन्धि गरेको सुगौली त्यही हो भन्ने सम्झेर मेरो मन कोडियो स्टेसनमा ठूलो भिड थियो सिपाहीहरूले आतंककारीको अभियोग लागेका आन्दोलनकारी युवकहरूलाई हाम्रै रेलमा चढाउन ल्याए अभियोग सिद्ध भए तिनले मृत्युदण्ड पाउने निश्चित थियो तर उनीहरूको अनुहारमा चिन्ता होइन उल्लास थियो आँखामा हिँडाइमा र समग्र व्यक्तित्वमा आत्मविश्वास र स्वाभिमानको तेज थियो हत्कडी उनीहरूका गहना थिए र पाइले पछि बज्ने नेलको छिन्द्रिङ छिन्द्रिङ सङ्गीत थियो जसको तालमा उनीहरू नृत्य गर्दै थिए जनता देव पुरुष देव पुरुष भन्दै उनीहरूले टेक्ने ठाउँ र उनीहरूका पाउका फुल चढाउँथे उनीहरूले टेकेको ठाउँको धुलो शिरमा लाउँथे उनीहरूको मुस्कुराहट र ओज देख्दा लाग्थ्यो उनीहरू साँच्चै देव पुरुष हुन् मलाई उनीहरूको व्यक्तित्वले मोहनी लगायो भर्खरको थिएँ देशका लागि केही गर्नुपर्छ भन्ने आदर्श भावना थियो त्यसले थप बल पायो सुगौली सन्धिको स्मरण भारतका देव पुरुषहरूको दर्शन र महात्मा गान्धीको प्रेरणाले मेरो अन्तस्करण आन्दोलित भयो मेरो आङ भयो म त्यही क्षण अर्को मान्छे भएँ मैले भने बिनाजु त साँच्चै देव पुरुष हुन् काशीमा हामी पुण्डेशील बाको घरमा बस्यौँ उनी मन्थलीका जिम्बुवाल विष्णुप्रसाद काकाका थिए बालखेमा पढ्न गएका पण्डित भएपछि उतै पढाएर बसे उनलाई काशी बा भन्थ्यौँ हाम्रातिरका तीर्थयात्रीको काशीमा पाउन लाग्ने घर त्यही थियो काशीबाका छोराहरू दुमनाथ र इष्टनाथले हामीलाई काशी डुलाए ब्रह्मघाटको एउटा घरको चोकमा राष्ट्रिय काङ्ग्रेसको सभा रहेछ उनीहरूले हामीलाई त्यहाँ लगे हामीले देवीप्रसाद सापकोटा बिपी कोइराला कृष्णप्रसाद भट्टराई दिल्ली रमण रेग्मीहरूका नेपालमा प्रजातन्त्र स्थापना गर्ने बारेका जोशीलाई भाषण सुन्यौँ काशीमा हामी धरणीधर कोइरालालाई पनि भेट्न गयौँ उनको मावली बेताली थियो त्यहीँ जन्मेका थिए पिनाजुले नाता लाएर चिन्जान र भलाकुसारी गऱ्यौँ धरणीधर कोइरालाले भने बाबु हो काशी सहरमा दुई लाख मान्छे बस्छन् सन् बयालिसभरि सम्पूर्ण भारत आन्दोलित भयो युवकहरू महात्मा गान्धीको आन्दोलनमा लागे काशी विश्वविद्यालयमा दस हजार विद्यार्थी छन् तिनीहरूले काशीमा दिनदिनै पचास हजारको जुलुस निकाले कलकत्ता र बम्बई जस्ता सहरमा दस लाखका जुलुस निस्के भारत छोडो आन्दोलनका यी वर्षहरूमा भारतभरि दस हजार मान्छेले प्राणाहुति गरे अङ्ग्रेज सरकारले हार मानिसक्यो उनीहरू अहिले विश्वयुद्धमा फँसेका छन् विश्वयुद्ध सकिने बित्तिकै भारत छोड्छौँ भनिसके नेपालका राणाहरू पनि बेलायती शासककै भरमा अडिएका हुन् भारतबाट अङ्ग्रेज हिँडेपछि नेपालबाट पनि राणाहरू हिँड्छन् नेपाल सैकडौँ वर्ष अन्धकारमा रहेको छ नेपालको मुढा हँसिलो पार्ने जिम्मा तिमीहरू जस्ता युवकको काँधमा छ उनले कविता पनि सुनाए जाग जाग अब जाग न जाग लाग उन्नति विषय अब लाग घोर निद अब त परित्याग बो भयो अति सुत्यौ अब जाग बाबु म विद्यानगरी काशी जान हिँडेको केटो परिबन्धले राजनीतिको अन्नकण्ठार पन्ज्याङ कुती पो पुगेछु जीवा तपाईँले राजबन्दीहरूलाई कहिले देख्न छोड भेट्नुभयो अनि जीवाले भने के भेट्नु दुई हजार तिन साल चैतमा देखेँ म नरेश र बद्रीलाल जाँच दिएपछि चैती दशैँमा घर गएका थियौँ रामेछापको बिहिबारे हाट वरिपरिका गाउँलेहरूले किनबेच गर्ने बलादमीहरूले भेटघाट गर्ने काठमाडौँ र अड्डाको हालखबर बुझ्ने क्लब जस्तै थियो हामीहरू पनि हरेक बिहिबार त्यहाँ भेट्थ्यौँ बाह्र म समीको चौतारामा पुगेका मात्रै के थियौँ पूर्वतिरबाट एक बथान मान्छे आए सिपाही र भरिया अघि पछि लागेका तिस पैँतिस वर्षका पातल अग्ला छजना थिए बिपी कोइराला उनका दुईटा भाइ तारिणी र गिरिजा अनि उनीहरूकै नातेदार मनमोहन अधिकारी युवराज अधिकारी र गेहेन्द्र हरि शर्मा रहेछन् उनीहरूलाई विराटनगरको जुट मिलका मजदुरहरूलाई भड्काए बाबत बन्दी बनाएर अड्डासार गरेर ल्याइएको थियो घाममा हिँडेर आएका असिन पसिन थिए गर्बोन्नत शिर मुखमा आभा आँखामा तेज अनुहारमा स्वाभिमान उनीहरूलाई मैले क्रान्तिदूत देखेँ मैले सबभन्दा पहिले देखेका राजबन्दी तिनै हुन् तीमध्ये तिनजना पछि गएर नेपालका प्रधानमन्त्री होलान् भन्ने कुरा त्यसबेला कसले सोचेको थियो बद्रीलालले नजिकै गएर सोध्यो तपाईँहरूलाई किन ल्याएको बिपीले टेकिरहेको बाँसको लौरालाई ढुङ्गामा बजारेर चुर पार्दै भने हामी नागरिक हक चाहन्छौँ राणाहरू दिँदैनन् हामी लिई छोड्छौँ हेर्नुहोला अब छिट्टै राणा शासन यसै गरी चकनाचुर हुन्छ उनीहरूलाई बडा हाकिमको क्वार्टरतिर लगे हामी चौतारामा बस्यौँ बा धर्मलाल साहु पण्डित भक्त सुवेदी पण्डित सोमनाथ घिमिरे र अरू केही पाका मान्छेहरू गफ गर्दै थिए हामीहरू पनि सुन्न लाग्यौँ साम्ब गुरु कृष्णलाल अधिकारीका साला भएकाले बा उनलाई मामा भन्थे बाले भने मामा हेर्नुहोस् त विनाशकाले विपरीत बुद्धि कृष्णलालकी फुपूका छोरा आँसु कवि समप्रसाद ढुङ्गेलको पुर्ख्यौरी घर कोसीपारी पकरवास थियो कृष्णलालले मकैको खेती लेख्दा समप्रसादले सघाएका थिए र सम्भक्तले त्यसको मङ्गलाचरण लेखेका थिए उनीहरू काशीबाट निस्कने गोर्खाली र दार्जिलिङबाट निस्कने चन्द्रिका नेपाली पत्रिकाहरू पढ्थे बालगंगाधर तिलक लाला लाजपत राय र महात्मा गान्धीहरू जस्ता भारतीय स्वराज्य आन्दोलनका नेताले लेखेका र उनीहरूबारे लेखेका किताबहरू पढ्थे बाको कुरा सुनेर सामभक्त रन्किए विनाश विद्रोहीको हुन्छ कि दमनकारीको बाँचिरहे देख्लाउ भान्जा कृष्णप्रसाद कोरेलालाई जेलमा सडाएर मारे अहिले तिनै कृष्णप्रसादका तीन भाइ छोरा र भानिस खाल अधिकारीहरूलाई समातेर लैजाँदैछन् सबैलाई मार्न सक्दैनन् होला त कतिलाई मार्छन् न्यायको लागि लड्ने यी विद्रोहीहरू रक्तबीज हुन् जति मार्छन् तिनका थोपा थोपा रगतबाट अरू विद्रोही जन्मन्छन् वातावरण स्तब्ध भयो बाले साहस गरेर भने त्यसो नभन्नुहोस् मामा महाराजले पनि कुनै विराम नभइकन थुन्ने भए तपाईँ हामीलाई पनि त थुन्दा हुन् कृष्णलालले किताब लेखेर महाराजलाई छेडपेच गरे नत्र किन थुन्थे कृष्णप्रसादले पनि नकाम गरेर दुःख पाएका हुन् ती सबैको केही न केही विराम थियो होला तपाईँलाई मकै पर्वमा मुछेनन् त साम्भक्तले भने भाग्यले मेरो हस्ताक्षर नपाएर मलाई मुछेनन् नत्र मेरो पनि के गति हुन्थ्यो कुनै तिमीलाई थाहा छ जेलबाट कृष्णप्रसादले मेरो विराम के हो भनेर सोधि पठाए जुद्धशम्सेले रवाफ जवाफ दिए त बिखालु सर्प होस् तेरा छोराहरू पनि उस्तै हुन् बिक कसरी झार्ने हो हामीलाई थाहा छ कसुर देखाउन सकेनन् भए पो देखाउनु के अस्पताल खोल्नु कसुर हो के स्कुल खोल्नु कसुर हो के देवीको मन्दिर बनाउनु कसुर हो यस्तै परोपकारी कुरा त गरेका थिए नि कृष्णप्रसादले अनि कृष्णप्रसादले भने मेरा छोराहरू मेरै बिरेबाट जन्मेका हुन् भने अवश्य पनि यस अन्यायको प्रतिकार गर्नेछन् कृष्णप्रसादका छोराहरू प्रतिकार गर्दैछन् देख्लाउ भोलि के हुन्छ उनी अन्यायमा परेका हुन् भने दैवले उनको कामना पुर्याउँछ बाँचिरहे देखेला साम्ब गुरु मत्थर भए अनि बारन किए यिनले चिताउने बित्तिकै पुग्छ यी सब चितामा पुग्ने हुन् कस्ता कस्ता त चितामा पुगे बाँचेर हामी पनि देखाउँला मामा साम्बा गुरुले भने अधिकारीको त रौँको टुप्पामा तेज हुन्छ भन्थे तिमी त लुते रहेछौ पण्डित हौ इतिहास पुराण पढेकै होला मैले भनिरहनु पर्दैन कस्ता कस्ता राजा महाराजाहरू माटामा मिले हेर्लाउ अब यिनका दिन धेरै छैनन् मामा जथाभावी नबोल्नुहोस् लैजालान् तपाईँलाई पनि तिमीहरूसँग भनेको हो तिमीहरूले पोल्यो भने लैजालान् लगे जाउँला तिमीहरू जस्तैले पोलेर भिनाजुलाई मारेका हुन् हद्द गरी मलाई पनि मार्लान् घर फर्कँदा बाले भने तेरो पाकशालामा पनि अनेक हल्लखल्ल गर्छन् रे आफू जोगिने काम गरेस् भक्तको हावा खुस्केको छ जे पायो त्यही भन्छन् कुरै बुझ्दैनन् मैले केही भनिन्न मलाई बाभन्दा प्रति श्रद्धा लाग्यो सुगौली काशी र रामेसापको त्यो अनुभवले मेरो जीवनमा मोड ल्यायो श्रुति सम्वेकमा यतिन्जेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ अर्को साता जगदीश घिमिरेको आख्यान सकसको वाचन लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृङ्खलामा दुर्गा घिमिरेको उनको सम्झनाको वाचन गर्नेछौ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्रि